अर्पण एक सय चार थोप्लो पाँच मेगा सामुदायिक सूचना नेटवर्क को साप्ताहिक कार्यक्रम साझा नेपालबाट साथी दीपक आचार्यसँगै म उषा केसीको नमस्कार कार्यक्रम साझा नेपाल पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म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 साझा नेपाल मा डट सिआइएन डट ओआरजी डट एनपीमा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ साझा नेपालको आजको भाग दुई सय उनाचासमा हामी दलितमा पनि मधेसका दलितहरू झनै पछाडि पर्नुको कारण र त्यसको समस्याको समाधानका बारेमा छलफल गर्दैछौं छलफलमा सहभागी हुन दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष गजाधार सुनार मधेसका दलितका अधिकारका लागि काम गर्दै आउनुभएका अधिकारकर्मी रामलखन हरिजन हाम्रो स्टुडियोमा हुनुहुन्छ हजारौं रेडियो र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क देशभरिका दुई सय चालिस भन्दा बढी सामुदायिक रेडियोबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी दलित अधिकारको बारेमा छलफल गर्दै मधेसका दलितहरूको समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्दछौ आजको छलफलमा सहभागी हुन हाम्रो स्टुडियोमा आउनुभएका दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनवार र मधेसका दलितका अधिकारका लागि आवाज उठाउँदै आउनुभएका अधिकार अधिकारकर्मी रामलखन हरिजन यहाँहरू दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ धन्यवाद धन्यवाद सबैभन्दा पहिले रामलखन हरिजनजीलाई के छ अहिले मधेसमा खास गरी अब नेपाल चाहिँ छुवाछुत मुक्त राष्ट्र पनि घोषणा भइसकेको छ अब यो सबै प्रकारका विभेदको अन्त्य भनेर संविधानले नै लेखिसकेको छ मधेसमा कस्तो छ समस्या दलित मधेसको सवालको सन्दर्भमा कुरा गर्दाखेरि मधेसभित्र मधेसी दलितको कुरा विशेष गरेर अब नेपाल सरकारले नेपालभित्र पछि परेको समुदायको हिसाबमा मधेसलाई पहिलो चाहिँ प्राथमिकतामा राखेको छ भने त्यो भित्रको अत्यन्त चाहिँ पछि परेको मधेसी दलित नै हो जो राज्यले विभिन्न तरिकाले सूचीकृत गरेको छ तर एकातिर राज्यले त्यो ढङ्गको व्याख्या गरेछ त्यो ढङ्गको चाहिँ एउटा चाहिँ त्यसको चाहिँ एउटा प्राथमिकता तोकिएछ र त्यो तोकेकै आधारमा कार्यक्रमहरू पनि बन्नुपर्ने हो राज्यको तर त्यो देखिँदैन हजुर अब गजाधरजी तपाईँ चाहिँ यो गैर दलित सहकारी संस्था महासंघको अध्यक्ष हुनुहुन्छ र समग्रमा एउटा त दलितको अधिकारको लागि तपाईँहरू लड्नुभयो समानताको लागि तर तपाईँहरू भित्र जुन तपाईँहरू जो केन्द्रमा अधिकारको लागि लडिरहनु भएको छ तपाईँहरूले चाहिँ ती दलित जो मधेसमा छन् झन पीडित छन् उनीहरूको लागि के के गर्दै हुनुहुन्छ धन्यवाद खास गरेर अहिले नेपालमा कुल जनसङ्ख्याको बिस प्रतिशत दलितहरूको जनसङ्ख्या छ भनेर हामीले गैर सरकारी सेक्टरबाट हाम्रो दावी रहेको छ यति ठूलो जनसङ्ख्या नेपालमा राज्यको एउटा मूल प्रवाहीकरण हुनबाट वञ्चित भइराखेका छन् र यो मूल प्रवाही हुनको पछाडिको कारण सरकारले धेरै नीति नियमहरू ल्याएको पनि छ तर त्यो नीति नियमको राम्रोसँग कार्यान्वयन हुन सकेको छैन अर्को कुरा के हो भने सरकारले मसिनो तरिकाले जुन मधेसका दलितहरू हुन् ती दलितहरूको आर्थिक सामाजिक शैक्षिक र राजनैतिक अवस्था उठाउनको निम्ति पनि नीतिगत हिसाबले व्यवस्था गर्न सकेको छैन र विशेष गरेर दलितभित्र पनि हामीले हेर्यौं भने दलितहरू पहाडी दलित र मधेसी दलितहरूको कुरा गर्दाखेरि पहाडी दलितहरूलाई खास गरेर भाषागत कुराहरू शिक्षाको कुराहरू र सामाजिक तराईको तुलनामा एउटा खुकुलो वातावरण भएको हुनाले मधेसी दलितहरूले जति भोग्न परेको छ पीडा त्योभन्दा कम भोग्न परिराखेको अवस्थाहरू छ र विशेष गरेर मधेसी दलितहरूको एउटा उनीहरूलाई सामाजिक संरचना नै मधेसमा ज्यादै एउटा कन्जर्भेटिभ एउटा रूढिवादी परम्पराले एउटा जगडिएको छ विशेष गरेर सामन्ती खालको एउटा भूमिपति र एउटा दासको हिसाबले व्यवहार कुराहरू रहिराखेको छ यसले गर्दाखेरि त्यो कुराहरूलाई चिर्नको निम्ति दलित गैर सरकारी संस्था महासंघले एउटा गैर सरकारी सेक्टरबाट हामीले महासंघभित्र बाट यी मुद्दाहरूलाई उठाइराखेका छौँ विशेष गरेर हामीले यी मुद्दाहरूमा एउटा नीतिगत हिसाबले मधेसी दलितहरूलाई एउटा प्रायोरिटी प्राथमिकता दिनपर्ने उनीहरूको एउटा शिक्षा स्वास्थ्य र रोजगारीका कुराहरूमा अर्को कुरा संस्थाभित्र पनि मधेसी दलितहरूको एउटा सहभागिताको लागि संस्थाले पनि हामीले महासङ्घबाट दिने प्रावधानका कुराहरू जसरी सदस्यता वितरणको कुराहरूमा हामीले एउटा सकारात्मक वातावरण गरेका छौँ र कार्यक्रमको हिसाबले पनि हामी मधेसमा र पहाडमा खास गरेर यो दुईवटा क्षेत्र जो पछाडि परेको क्षेत्र छ त्यो क्षेत्रमा हामीले कामहरू गर्दै आइराखेका छौँ तर हाम्रो प्रयत्न चाहिँ पर्याप्त भएको छैन र विशेष गरेर जातीय भेदभाव र छुवाछुतका मुद्दाहरूमा पनि हामीले हाम्रा सदस्य संस्था मार्फत र त्यहाँका एक्टिभिस्टहरूसँग सहकार्य गर्दै कामहरू गरिराखेका छौँ हजुर रामलखन हरिजनजी मधेसमा पहाड़को भन्दा छुवाछुतको अवस्था चाहिँ कस्तो छ मधेसमा पहाड़को तुलनामा छुवाछुतको अवस्था खासै चाहिँ भिन्न देखिँदैन त्यहाँ पनि छ र खास गरेर यो छुवाछुतको रूप अलिक फरक तरिकाले चाहिँ प्रस्तुत भइरहेको अवस्था देखिन्छ विगतको अवस्था के हो भने ज्यादातर यो खानपिनको सन्दर्भमा सँग उठबस गर्न नसक्ने खानपिन गर्न नसक्ने अवस्था हुन्थ्यो भने अहिले केही मात्रामा यो चिज चाहिँ घट्दै गइरहेको तर अर्को छुवाछुत कहाँ भइरहेछ भने जहाँबाट अधिकार प्राप्त गर्न सकिन्छ नेतृत्वको ठाउँ यदि दिएपछि यसले केही गर्न सक्छ त्यस्तो ठाउँबाट अब यो दलित समुदाय हो यो यसलाई चाहिँ अब माथि राख्न हुँदैन यसको सलाम गर्न सकिँदैन यसलाई अब कसरी आफ्नो अगाडि चाहिँ चेयरमा बसाल्न सकिन्छ र यो तरिकाले भित्री आन्तरिक रूपमा एउटा सल्लाह हुन्छ एउटा गैर दलितहरूको बीचमा र त्यसलाई चाहिँ पछाडि पार्ने काम हुन्छ र यो छुवाछुत यो तरिकाले चाहिँ अलि अगाडि बढिरहेछ र यसरी नै अब मधेसी दलितहरूलाई खास गरेर पछि पार्ने काम भइरहेको छ गदाधरजी मधेसका मुख्य दलितका समस्या पहाड़को भन्दा के फरक देख्नु भएको छ त्यहाँका समस्या समाधान गर्नु पर्दाखेरि मुख्य मुख्य कुरा चाहिँ के के समाधान गर्नुपर्ने हुन्छ खास गरेर अब मधेसको दलितहरूको मुख्य समस्याको हिसाबले जातीय भेदभाव र छुवाछुत रहेको छ एउटा यो तुलनात्मक हिसाबले हेर्दाखेरि अलि बढी देखिन्छ किनभने हामीले भनिहाल्यौँ मधेसमा एउटा परम्परागत एउटा चेतनाको कमीको अवस्थाहरू रहिराखेको छ त्यो कुराहरूलाई एउटा अलिकति भूमिपति हुने अलि असमानताको खाडल अलि बढी छ त्यहाँ जिमदारहरू हुने अलिकति त्यो खालको यी स्थितिको कारणले गर्दाखेरि पनि एउटा दलितहरूलाई बढी सप्रेसन बढी शोषण एउटा रहेको छ अर्को कुरा मधेसी दलितहरूको लागि शिक्षाको कुराहरू खास गरेर एउटा शिक्षा पर्याप्त मात्रामा एउटा सहज रूपले लिने वातावरण रहिराखेको छैन रोजगारीको समस्याहरूको कुराहरू छ जसले गर्दाखेरि शिक्षा प्राप्ति गर्नमा कठिनाई भएको कुराहरू छ अब जमिनको कुराहरू गर्नुहुन्छ भने मधेसी दलितहरूमा भूमिहीन बढी मात्रामा रहिराखेको अवस्थाहरू छ अर्को कल्चरको कुराहरू अब त्यहाँको एउटा संस्कार परम्पराको कुराहरू त्यसैमा फेरि एउटा भाषाको समस्याहरू रहिराखेको छ पहाडी दलितहरूले नेपाली भाषा बोल्ने भएको हुनाले एउटा सहज रूपले उनीहरूलाई पढ्न लेख्न र अरू कुराहरूमा सहज छ भने मधेसी दलितहरूलाई अब त्यो खालको कुराहरूबाट पनि समस्याहरू रहिराखेको छ अर्को थप एउटा एउटा यो लैङ्गिक विभेदको हिसाबले हेर्नुभयो भने बोक्सीको कुराहरू भयो त्यहाँ एउटा भनौँ न जेन्डर पर्सपेक्टिभबाट महिलाको हिसाबले पनि घरबाट बाहिर निस्किनलाई छोरीहरूलाई एउटा बाल विवाहको समस्याहरूको कुराहरू छ र त्यहाँ विभिन्न खालका यस्ता खालका एउटा सामाजिक आर्थिक शैक्षिक राजनैतिक कुराहरूका एउटा समस्याहरू खास गरेर पहाडको तुलनामा मधेसमा अलिक बढी भएको केही कुराहरू समान छन् समस्याहरू अब धेरै फरक छ भन्न त सकिँदैन तर धेरै कुराहरू समान हुँदा हुँदै पनि त्यसको मात्रा चाहिँ अलिकति बढी भएको देखिन्छ किनभने अहिले पनि अब मधेसको कतिपय लिडरहरूले आफ्नो हेर्ने दृष्टिकोणमा पहिला चेन्ज ल्याउनु पर्यो नि त हामी कस्तो दर्शन कस्तो विचार कस्तो मूल्य मान्यताबाट गाइड भएका छौँ त त्यो इक्वालिटीको व्यवहार हुनु पर्यो यो अलिअलि अब खास गरेर हामीले यसलाई गाँच्दाखेरि इन्डियाको कल्चर र संस्कारले पनि प्रभाव पारेको जस्तो देखिन्छ अब इन्डियामा हेर्नुहुन्छ भने अब भनौँ प्रजातन्त्र आएको साठी वर्ष भइसक्यो त्यहाँ आरक्षणको व्यवस्था छ तर त्यहाँ एउटा मानवीय हिसाबले दलितहरूको आर्थिक सामाजिक अवस्थामा हामीले हेर्ने हो भने व्यक्तिगत हिसाबले सकारात्मक विभेदको कारणले अगाडि बढेको देखिन्छ तर जुन एउटा ग्रासरुट लेभलमा विभेदको कुराहरू छ त्यो कुराहरू अझ बढी भएको कुराहरू देखिन्छ नेपालको तुलनामा त्यो कारणले गर्दाखेरि त्यो मधेसहरूमा मलाई लाग्छ यो खालको अलिकता पहाड र मधेसहरूको कुराहरू गर्दाखेरि यी खालका विभिन्नका समस्याहरू देखिन्छ रामलखनजी अब दलित मधेसी दलित त पछाडि पर्ने भइहाले त्यसमा पनि भित्र पनि फेरि श्रेणी होला नि के के छ त्यसमा दलितभित्र पनि अब थुप्रै जात जातिहरू छन् अब तराईमा खास गरेर अलिकता बाहुलता भएको जात भनेको चमार जात जो हरिजन राम मोची विभिन्न उसबाट चाहिँ चिनिन्छ र त्यस्तै पासवान दुसाद त्यसपछि अब डुम समुदाय छन् अनि धोबी त्यस्तै अब विभिन्न जात जातिहरू छन् जो संख्यामा अब तुलनात्मक रूपमा कम छन् तर विभेद भनेको यो कस्तो हुँदो रहेछ भने एउटा गाउँघरमा कस्तो पाइन्छ जो आफ्नो अधिकारको निम्ति अगाडि लड्न खोज्छ उमाथि चाहिँ धेरै प्रहार हुँदो रहेछ जो आफ्नो अधिकारको निम्ति लड्दैन ल मालिक नै ठिक अथवा अब बाबु अथवा पण्डित अथवा भनौँ न गैर दलितको जुन एउटा हिन्दू धर्मको अनुसार संस्कार छ त्यसलाई सहज तरिकाले स्वीकार गरिदिनु भने त्यसलाई साबस साबस भन्छन् यस्तो अवस्था देखिन्छ तर अहिले खास गरेर मधेसमा चाहिँ सबैभन्दा मारमा परिरहेको चमार जात नै हो र चमार जातमाथि नै प्रहार हुन्छ धेरै कुरो र धेरै अपमान सहनु परेको छ र त्यसपछि अब अरू जातमाथि त अब छ तर तुलनात्मक रूपमा मैले अलि बढी मैले भने किन घटनाहरू जुन आइरहेको हुन्छ यहाँहरूले पनि अब धेरै त्यो मिडियाबाट पनि थाहा पाउनुहुन्छ अब आफू पनि एउटा मिडियाकै क्षेत्रमा यहाँहरूले काम गरिरहेको कारणले चाहिँ अब त्यो सबै थाहा नै हुने भयो अब रह्यो यो जातीय विभेदको कुरा एकातिर छन् म फेरि पनि यता राज्यतिर जोड्न चाहन्छु अब मधेसी दलित पछि परे पछि परेको कारण के हो भने हाम्रो एउटा ठम्याई जो राज्यको स्रोतबाट पहुँचबाट टाढा हुन्छ ऊ स्वाभाविक रूपमा पछि पर्छ र जो राज्यको नजिक सबै हुन्छ त्यसले चाहिँ कुनै चिज अवसर प्रदान गर्दा अवसर दिँदा उसले आफ्नो नजिकको चाहिँ दाई भाइ साथीभाइ नै खोज्दो रहेछ र त्यसपछि बच्चो खुचेको अरूले प्राप्त गर्ने कुरो हुँदो रहेछ र यो एउटा कुरा भयो अर्को कुरो राज्यले के गरिरहेछ भने मधेसी दलितलाई अगाडि बढाउने एकतिर चाहिँ कार्यक्रम फोकस गर्ने तर त्यो कार्यक्रम मधेसी दलितबाट नै त्यसको नेतृत्व गराउनु पर्छ त्यो कुरोमा चाहिँ अझै राज्य पुग्न सकिरहेको छैन त्यो अरूबाट अब गैर दलितबाट अथवा अब पहाडे दलितको चाहिँ हिसाबबाट चाहिँ त्यसको चाहिँ नेतृत्व गर्ने त्यसको अगाडि बढाउने त्यो हुँदाखेरि के हुन्छ फेरि पनि त्यहाँ पहुँचको अभाव हुँदो रहेछ र मधेसी दलित चाहिँ कमजोर हुने अवस्थामा रहिरहेको अवस्था छ गदाधर सुनारजी अब जुन तपाईँहरूले लामो समयदेखि आवाज उठाउँदै आउनु भएको छ तर अब यो का कराउँदैछ पिना सुक्दैछ भन्या चाहिँ सरकारले चाहिँ अब नीति तथा कार्यक्रमदेखि बजेटमा त्यति प्राथमिकता दिएको देखिँदैन आवश्यक नभएर हो कि तपाईँहरूको आवाज नपुगेको हो कि के हो यसमा ज्यादै महत्त्वपूर्ण प्रश्न उठाउनुभयो खास गरेर नेपालका दलितहरूको समस्याको बारेमा यहाँको राजनैतिक दल सरकार त्यस पछाडि सभासद सबैलाई जानकारी छ भन्ने हामीले बुझेका छौं किनभने हामीले करिब साठी वर्षदेखि दलितहरूले संगठित हिसाबले स्वतस्फूर्त हिसाबले विभिन्न राजनैतिक दलमा रहेर एउटा गैर सरकारी संस्थाको माध्यमबाट ती मुद्दाहरूलाई सरकार समक्ष पुर्याउने राजनैतिक दल समक्ष पुर्याउने त्यसको वकालत गर्ने विभिन्न तरिकाले कामहरू भइराखेको छ तर हामी पटक पटक अहिले यस वर्ष पनि हामीले योजना आयोगको उपाध्यक्षलाई हाम्रा मुद्दा र सरोकारका विषयहरू हामीले जानकारी गराएका थियौँ अहिले यसै वर्ष हामीले गृहमन्त्रीज्यूको बाट हामीले एउटा दस वर्षीय जातीय भेदभाव छुवाछुत रणनीति पत्र तयार पारेर हस्तान्तरण गरेर उहाँ मार्फत हामीले यो कार्यान्वयन गराउनको निम्ति प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको थियो लोकार्पण पनि गर्नुभएको थियो र मलाई लाग्छ दलितहरूको यो आर्थिक अवस्थाको बारेमा नेपालको गरिबी चौबिस पर्सेन्ट छ दलितहरूको गरिबी बयालिस पर्सेन्ट छ मानव विकास सूचाङ्क जो युएनडिपीले निकाल्छ त्यसमा हरेक पक्षबाट दलितहरू कमजोर अवस्थामा छन् अब सरकारले पटक पटक आर्थिक सर्वेक्षण गर्छ त्योबाट पनि त्यही खालको तथ्यहरू बाहिर आउँछ र एउटा शिक्षा मन्त्रालयले ल्याउने फ्ल्यास रिपोर्टको युएन एमडिजीका रिपोर्टहरू हरेक अध्ययन अनुसन्धानले दलितहरूको राजनैतिक अवस्थाहरू सामाजिक अवस्थाहरू शैक्षिक अवस्थाहरू उनीहरूको स्वास्थ्यको अवस्थाहरू ज्यादै कम छ भन्ने कुराहरू प्रश्न देखिन्छ र अहिलेको एक्जिस्टिङ अवस्थामा तपाईँको सरकारको कर्मचारीहरूमा पनि एक प्रतिशतभन्दा कम दलितहरू रहेको तथ्याङ्क सरकारकै तथ्याङ्कले पुष्टि गर्छ त्यस्तै गरेर प्रगतिशील सेक्टर भनियो भने हामी गैर सरकारी सेक्टरलाई भन्छौँ जहाँ पाँच भन्दा कम दलितहरूको प्रतिनिधित्व रहेको छ निजी सेक्टरमा हेर्नुहुन्छ भने उद्योग वाणिज्य महासंघ लगायत त्यो ठाउँमा ज्यादै न्यून मात्रामा व्यक्तिहरू रहेको छ यस्तो खालको अवस्थाहरूको बारेमा सरकारलाई जानकारी हुँदाहुँदै पनि यस वर्षको एकहत्तर आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेट आउँदाखेरि दलितहरूलाई केन्द्र भागमा राखेर बजेट आएन यो ज्यादै दुःखदायी कुरा हो र हामीले संस्थागत हिसाबले पनि सम्पूर्ण दलित संघ संस्थाको तर्फबाट यो एउटा गम्भीर एउटा सरकारले गल्ती गरेको छ यो यो बजेटपट्टि हाम्रो सहमति छैन भनेर हामीले पत्रकार सम्मेलन मार्फत पनि जानकारी गरायौं जातीय छुवाछुत र भेदभाव अन्त्य गर्नको निम्ति सरकारले किन बजेट ल्याएन सरकारले जातीय भेदभाव छुवाछुत कसुर र सजाय ऐन ल्याएको छ छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको छ अहिले पशुपालनलाई कृषिमा सब्सिडी दिने भनेर पर्याप्त मात्रामा पैसा छुट्याएको छ तर त्यो कुराहरू सबैभन्दा मैले भनिहाले बयालिस पर्सेन्ट गरिबीलाई कति वर्षभित्रमा हाम्रो नेसनल हाराहारीमा ल्याउने त्यो खालको योजना सरकारसँग छैन राम लखनजी अब यो जुन दलितको समस्या छ छुवाछुतकै समस्यालाई हेर्ने हो भने पनि यो छुवाछुत गर्नु हुँदैन यो अपराध हो यो दण्डनीय कुरा हो भन्ने बारेमा जनचेतना नपुगेर हो कि अथवा मानिसको मनस्थितिमा हामीले परिवर्तन गर्न नसकेर हो जुन यो समस्या चाहिँ हट्न सकेको छ यसमा दुईटा कुरा छ एउटा कतिपय अब मानिसहरूमा चाहिँ यसको चेतना नपुगेको कारणले हो र अर्को कुरो कानूनमा यो जे जति व्यवस्था गरे पनि राज्यले जे जति घोषणा गरे पनि यसको संरक्षण गर्ने फेरि राज्य नै हो म यहाँले एउटा उदाहरण दिन चाहन्छु अहिले भर्खर जेठ एक्काइस गते बितेको छ नेपालमा एउटा हात धुने सरसफाई अभियान भयो त्यसको चाहिँ दिवसको रूपमा राष्ट्रिय विदा हुन्छ दलित छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिन हो जेठ एक्काइस गते र त्यो दिनको सन्दर्भमा नेपाल सरकारले पनि कुनै खालको एउटा प्रतिबद्धता पत्र जाहेर गर्न सकेन उल्लेख गर्न सकेन र यो मुलुकका शासन गर्ने राजनीतिक पार्टीहरूले पनि त्यस्तो कुनै चिज उल्लेख गर्न सकेनन् एउटा सन्देश दिन सकेनन् यसबाट के देखिन्छ भने यो दबावको कारणले सस्तो लोकप्रियता हासिल गर्नको लागि एउटा घोषणा गरिदिने कानून निर्माण गरिदिने तर कार्यान्वयन गर्ने बेलामा फेरि पनि उहाँहरूले संरक्षण गर्ने कानून बनिसकेछ एउटा उजुरी थानामा जान्छ तर महिनो दिनसम्म चाहिँ त्यो दलित समुदायले आन्दोलन गर्नुपर्छ अनि थानामा प्रहरीले के भन्छ तपाईँहरू मिलेर बस्नुहोस् न गाउँ घरमा आफ्नै अब समाज हो सबै कुरो हो मिलेर बस्दा राम्रो तपाईँ मिलेर आउनुहोस् सकेसम्म हामीले मुद्दा दर्ता गर्नु नपरोस् तपाईँ मिल्नुहोस् यो भन्न खोजेको के हो त जे पुरानो परम्पराबाट लादिएको कुरो छ त्यो स्वीकार गर्नु भन्न खोजेको होइन यस्ता थुप्रै घटनाहरू छन् जो हामी बाध्य भएर आइजिपीसम्म पनि पुग्छौँ प्रधानमन्त्री कहाँ पनि पुग्छौँ गृहमन्त्री कहाँ पुग्छौँ विभिन्न तरिकाले दबाव दिन्छौँ ल ल ल यस्तो भए उहाँहरू चाहिँ एक खालको चाहिँ हामीलाई आश्वासन दिनुहुन्छ तर त्यसको ठोस रूपमा कारवाही गर्नलाई उहाँहरू खोदमा अगाडि बढाउनुहुन्न तर तपाईँहरू जस्तै अब एउटा तलको राजनीतिक दल तथा त्यसका नेता तथा कार्यकर्ता जो जिल्ला तहमा छ उहाँहरूले बढी मिलाउनुहुन्छ यस्तो घटना अब यो कस्तो हुँदो रहेछ भने अब कुनै न कुनै पार्टीमै अब मान्छेको आस्था हुन्छ पार्टी बिना त कोही चाहिँ अब बाहिर छैन कोही भोटको आस्थाले होला कोही सङ्गठितको हिसाबले होला या कोही चाहिँ व्यवहारको हिसाबमा कहीँ न कहीँ ऊ आबद्ध हुँदो रहेछ अनि त्यहाँ हुँदो रहेछ कि एउटा दलितमाथि गैर दलितले त्यहाँ विभेद गर्यो त्यसपछि त्यहीबाट कुरा के आउँछ भने तपाईँ दलितहरू चाहिँ एकजुट भएर चाहिँ लाग्नुपर्छ एकतिर त्यस्तो हुन्छ अनि भित्री हिसाबमा उहाँहरू फेरि चाहिँ प्रशासनतिर प्रेसर के दिनुहुन्छ भने यसलाई सकेसम्म मिलाउनुपर्छ है तपाईँ मिलाएर जानुपर्छ एकातिर दलितहरू तपाईँहरू सबैजना मिलेर चाहिँ लाग्नुपर्छ अरे अनि राजनीतिक पार्टी काम के त दोष गुणको आधारमा उहाँहरू त्यसमा पहल पर्ने हो नि त तर त्यो हुँदैन त्यस्तो घटनामा राजनीति पार्टीका कुनै गैर दलितले जो नेतृत्व गरिरहेको हुन्छ त्यो सिद्ध हस्तक्षेप गर्दैन त्यो कतिखेर गर्छ एउटा पार्टीको चाहिँ गैर दलित परेछ आफ्नो पार्टीको दलित परेछ त्यतिखेर अलिकता चाहिँ फाइफुइ गरिदिन्छ किनभने ऊ विपक्षी भएको कारणले तर खासै चाहिँ दोष र गुणको आधारमा चाहिँ अन्यायको आधारमा चाहिँ लाग्नुपर्छ भन्ने कुरो चाहिँ अहिलेसम्म देखिँदैन तपाईँलाई कस्तो लाग्छ अब यत्रो लामो समय चाहिँ यो अभियान अगाडि बढेको छ नेपालमा कहिले हट्ला नेपालको यो जुन एउटा कलङ्कको रूपमा रहेको जातीय छुवाछुत जुन अझ तपाईँ हुर्किएको समाजबाट होइन अब यो जातीय छुवाछुतको कुरो जुन छ यो एक दिन एक दिन त हट्छ नै तर यसको लामो समय लाग्छ र यही अवस्थामा राज्यको जुन अहिलेसम्मको चाहिँ अब चलन चल्तीको एउटा व्यवहार छ यसले हटाउँदैन मैले भने नि एकातिर खानपानको कुरो कस्तो हुन्छ अब पार्टीको एउटा मासमा कार्यक्रम भयो सँगै सबै खान्छन् पिन्छन् ए कहाँ म विभेद गरेर सँगै हामी खान्छौँ त्यस्तो छैन तर उसलाई कहीँ अधिकार दिनु पर्यो भने त्यो ठाउँमा वञ्चित गरिन्छ उसलाई पछाडि पारिन्छ म यहाँलाई एउटा ताजा घटना स्मरण पनि गराउन चाहन्छु अहिले भर्खरै संविधान सभाको यो दोस्रो निर्वाचन सम्पन्न भएको छ र अहिले ठूला दलको रूपमा दुईटा पार्टी आए नेपाली काङ्ग्रेस र नेकपा एमाले पार्टी र यो दुईटा पार्टीको घोषणा पत्रमा हेर्नु हो भने मधेसी समुदायको बारेमा मधेसी दलितको बारेमा यति मिठा कुराहरू राखेछन् त्यसमा कि त्यो कुरा चाहिँ हेर्ने हो त्यो घोषणा पत्र हेर्नु हो भने हाय हाय हुन्छ तर उहाँहरू व्यवहारमा के देखाउनु भयो जब समानुपातिक सांसद बनाउने कुरो भयो त्यतिखेर एकजना महिला एकजना पुरुष मधेसी दलितबाट उहाँहरू दिनुभयो र दस दसजनाभित्र चाहिँ दुईजना मधेसी दलित मात्र परे एकजना महिला एकजना पुरुष यसले के देखाउँछ अर्को कुरा सँगसँगै मधेसीको कुरामा पनि म जोड्न चाहन्छु जबकि तराईको तराईमा बसोबास गर्ने थारू समुदाय ऊ एउटा आफूलाई आदिवासी भन्छ हो नै ऊ जनजाति हो तर मधेसीको कोटामा ल्याएर थारू समुदायलाई दुईटा दलले राखिदिएका छन् मधेसीको संख्या घटाउने काम गरेका छन् यसले साफ निर्धारण गरिदिएछ भने नीति भन्दा नियत खोटा रहेछ र जबसम्म नियत ठिक हुँदैन तबसम्म यो विभेदहरू रहिरहन्छ गरिबी रहिरहन्छ र नेपालमा दलितहरू उत्पीडन झेलिरहन्छ गदाधरजी अब संविधान निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ र दलहरूले भनेअनुसार नै भयो भने अब माघको आठ गते नयाँ संविधान आउँछ अब यो छोटो अवधिमा राज्य पुनर्संरचनाका सवालदेखि लिएर अहिले संहिताका कुराहरू गर्दाखेरि संविधानमा के के कुरा राख्यो भने चाहिँ यी समस्याहरूको समाधान हुन्छ दलितहरू अधिकार सम्पन्न हुन्छन् खास गरेर यो संविधानमा दलितहरूको अधिकार राख्दा हामीले पहिलादेखि उठाएको कुरा के हो भने मल्टी पार्टी सिस्टममा पार्टीको भूमिका महत्वपूर्ण हुन्छ त्यसकारण सर्वप्रथम पार्टीहरूलाई एउटा संवैधानिक रूपले नै एउटा समावेशी बनाउनुपर्छ नेपालको विविधतालाई ध्यानमा राखेर हामीले शान्ति विकास र सबैलाई एउटा चाहिराखेका छौँ भने पार्टीहरू समावेशी बन्ने कालको प्रावधान एउटा त्यो हुनु पर्यो अर्को कुरा के हो भने दलितहरूलाई जुन अहिले ग्याप छ असमानता छ त्यो ग्याप र असमानतालाई फुलफिल गर्नको निम्ति निश्चित प्रतिशत एउटा केही समयको लागि उनीहरू अन्य समुदायको हाराहारी नआउँदासम्म क्षतिपूर्ति स्वरूप राज्यका र निजी सेक्टर सरकारी गैर सरकारी सबै सेक्टरमा उनीहरूको प्रतिनिधित्वलाई सुनिश्चित गराउनुपर्छ जस्तो कि अब ती खालका कुराहरू अर्को कुरा शासकीय स्वरूपको कुरा गर्नुहुन्छ भने शासक दलितहरू कसरी राष्ट्रपति बन्ने हो कसरी एउटा प्रधानमन्त्री बन्न सक्छ कसरी उपसभामुख बन्न सक्छ त्यो पर्सपेक्टिभबाट छलफल चलाएर उनीहरूलाई एउटा उपयुक्त खालको विधि प्रक्रिया अनुसार त्यहाँ प्रावधान हुनपर्छ यो होइन कि अब दलितहरूलाई कसैले फेरि दयाको हिसाबले निगाको हिसाबले जाने होइन संवैधानिक हिसाबले जान पर्यो र अर्को कुरा के हो भने दलितहरूको प्रतिनिधित्व सुनिश्चित गराउनको निम्ति निर्वाचन प्रणाली महत्वपूर्ण छ त्यो निर्वाचन प्रणालीमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अप्नाउनु पर्यो र यदि पूर्ण समानुपातिक निर्वाचन प्रणाली नभएमा अहिलेकै जस्तो मिक्स प्रक्रिया हुने हो भने दलितहरूको लागि बेग्लै एउटा चुनाव क्षेत्र जो फर्स्ट पास द पोस्ट सिस्टममा रोटेसन बेसिसमा जान सक्ने खालको प्रावधान हुन पर्यो तर त्यहाँ चाहिँ दलितहरूले नै उन दुईवटा एउटा मतपत्रमा दलितहरूले दलित समुदायका व्यक्तिहरूलाई एउटा निर्वाचन गर्ने एउटा प्रावधान सहितको एउटा रोटेसन बेसिसमा निर्वाचन पद्धति हुने हो भने त्यसले चाहिँ सहयोग गर्छ भन्ने मलाई लाग्छ जुन महिला र दलितहरूको लागि यो ज्यादै एप्रोप्रिएट हुन्छ र अर्को कुरा मैले यहाँहरूलाई के भन्न चाहन्छु भने खास गरेर दलितहरूलाई जो स्वास्थ्य शिक्षा रोजगारी सबै पछाडि परेको समुदायलाई एउटा मौलिक अधिकारको रूपमा त्यसमा व्यवस्था गर्न पर्ने हुन्छ र जातीय छुवाछुत र भेदभाव अन्त्य गर्नको निम्ति सरकारले वास्तवमा भन्ने हो भने अहिले पनि पर्याप्त मात्रामा प्रावधान नभएको कुराहरू होइन तर मुख्य कुरा कार्यान्वयन गराउने कुराहरूमा जोड दिनुपर्छ र मैले अन्तमा यहाँसँग के भन्न चाहन्छु भने नेपालको अहिलेको दलित आन्दोलन एउटा उधारो हिसाबले गइराखेको छ खास गरेर हामी कसैसँग एउटा सामान किन्न गयौँ भने हामीसँग जेबमा नगद छैन भने व्यापारीले जति भन्छ त्यति ल्याउनुपर्छ यदि हामीसँग पैसा छ भने हामी एउटा पसलमा होइन अर्को पसलमा छानेर त्यसको वास्तविक मूल्य तिरेर ल्याउन पर्ने हुन्छ अहिले दलितहरू वास्तवमा त्यही खालको अवस्थाहरू छ उनीहरूसँग शक्ति छैन शक्ति भनेको मतलब शिक्षाको शक्ति तपाईँको आर्थिक शक्ति पोलिटिकल पावरको शक्ति त्यो नभएको कारणले गर्दाखेरि दलितहरूका मुद्दाहरू वास्तवमा सरकारले सम्बोधन नगरेको हो राम लखनजी अन्त्यमा छोटोमा भन्नुपर्दाखेरि मधेसी दलितहरूको समस्या समाधान गर्नको लागि अब संविधान र अब बन्ने कानूनहरूमा चाहिँ स्पष्ट रूपमा के लेख्यो भने चाहिँ समस्या समाधान हुन्छ संविधान र कानूनमा मधेसी दलितको जुन जनसंख्याको अनुपात हो त्यो अनुपातलाई किटानीका साथ र बाध्यकारी ढंगको वाकांशहरू राख्नुपर्छ त्यसको ठाउँमा अर्को कुनै तरिकाले त्यहाँ प्रवेश गर्न नमिल्ने गरी मधेसी दलितको अधिकारले सुनिश्चित गर्नुपर्छ र अर्को कुरा सँगसँगै के जोड्नुपर्छ भने विकासको सन्दर्भमा उसको आर्थिक सशक्तिकरणको सन्दर्भमा दलितहरूले केही उपयोग गर्ने वस्तुहरूको आविष्कार गरेका छन् र त्यसको पेटेन्ट राइट हुनुपर्छ आज आधुनिकीकरणको नाममा र अन्य यो व्यापारिक दृष्टिकोणको कारणले दलितहरूको पेसाहरू धरापमा पर्दै गइरहेका छन् र उनीहरूले उत्पादन गरेको वस्तुहरूको आज मूल्य कमजोर हुँदै गएछ त मात्र चाहिँ एउटा विकासको हामी आधार राख्न सक्छौ र राजनीतिक पार्टीहरू पनि त्यो ठाउँको व्यवस्था हुनुपर्छ यहाँहरू दुवैजनाको अमूल्य समयको बावजुद पनि कार्यक्रम साझा नेपालमा उपस्थित भइदिनु भयो त्यसका लागि यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद दिन चाहन्छु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 फेरि रेडियो कार्यक्रम साझा नेपाल लिएर उपस्थित हुने नै छौ त्यतिन्जेलसम्मका लागि साथी सोहम सुवेदी प्राविधिक साथी भोजराज विश्वकर्मा सहित उषा केसी र म दीपक आचार्य पनि तपाईँसँग विदा हुन्छौ आउँदो साताको साझा नेपालमा फेरि भेटौँला धन्यवाद हो रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हर्ज